अर्पण टाइम चेन्ज अहिले दिउँसोको एक बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुँडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियम रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी रुपियाँ दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधान सभा उपनिर्वाचन अन्तर्गत आज देशभरका चारवटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ चारवटा निर्वाचन क्षेत्रमा एक सय सैतिस मतदान स्थल र तीन सय चौतिस मतदान केन्द्र राखिएको छ उपनिर्वाचनमा तीन हजार पाँच सय बिस कर्मचारी खटिएका छन् भने चुनावी प्रतिस्पर्धामा दलका साथी र स्वतन्त्र सोह्र गरी जना उम्मेद्वार रहेका छन् गत मङ्सिर चार गते भएको संविधान सभा निर्वाचनमा दुई स्थानबाट निर्वाचित उम्मेद्वारले एक स्थान छाडेपछि आज उपनिर्वाचन गराइएको हो काठमाडौँ क्षेत्र नम्बर दुई चितवन क्षेत्र नम्बर चार बर्दिया क्षेत्र नम्बर एक र कैलालीको क्षेत्र नम्बर छमा मतदान भइरहेको छ मतदान प्रक्रिया बेलुकी पाँच बजेसम्म जारी रहनेछ सबै निर्वाचन क्षेत्रमा विद्युतीय प्रणाली अनुसार मतदान भइरहेको छ विद्युतीय मतदान भएकाले भोलि बिहानसम्ममा सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसक्ने पनि आयोगले जनाएको छ यसैबीच संविधान सभाको उपनिर्वाचनका लागि चितवनको क्षेत्र नम्बर चारमा विभिन्न एघारवटा राजनीतिक दल तथा एकजना स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रधानमन्त्री सुशील कोइरालाले छाड्नु भएको चितवन क्षेत्र नम्बर चारमा हुने उपनिर्वाचनका लागि नेपाली कङ्ग्रेसका तर्फबाट रामकृष्ण घिमिरे नेकपा एमालेका तर्फबाट पार्वती रावल र एकीकृत नेकपा माओवादीका खुसीराम पाखरिन बीच मुख्य प्रतिस्पर्धा रहेको छ चितवन क्षेत्र नम्बर चारमा पैँसठी हजार मतदाता रहेका छन् चितवन क्षेत्र नम्बर चारमा एकतिस मतदान स्थल र एक्कासीवटा मतदान केन्द्र रहेको भएको छ सवारी साधनको नियन्त्रणका लागि स्थानीय प्रशासनले चितवन क्षेत्र नम्बर चारलाई ब्लक गरी चौधवटा नाका समेत बनाएको छ नेपाल वायु सेवा निगमले सन् दुई हजार चौबिससम्म पच्चिसवटा ध्वजावाहक जहाज पुर्याउने लक्ष्यसहितको व्यावसायिक कार्ययोजना तयार पारेको छ निगमको बोर्ड बैठकबाट पारित कार्ययोजनालाई एक दुई दिनमै नीतिगत निर्देशनका लागि पर्यटन मन्त्रालयमा पठाउने निगमले जनाएको छ दुई हजार पन्ध्रदेखि हरेक वर्ष जहाज थप्दै गएर दुई हजार चौबिससम्म जहाजको सङ्ख्या पच्चिस पुर्याउने लक्ष्य रहेको निगमका प्रवक्ता रामहरि शर्माले बताउनु भएको छ त्यही अनुसार अन्तर्राष्ट्रिय उडान पनि थप्दै जाने र मैदान भएका सबै ठाउँमा आन्तरिक उडान भर्ने निगमको भनाइ छ अहिले निगमले एकतिसवटा हवाई मैदान भए पनि बाह्रवटामा मात्रै उडान भर्दै आएको छ नयाँ जहाजका लागि झन्डै साठी अर्ब रुपियाँ लाग्ने र आधा रकम सरकारले लगानी गर्नुपर्ने निगमको भनाइ छ कार्ययोजना पारित भएपछि छब्बिस सयले रोजगारी पाउने निगमको दावी छ अहिले निगमसँग आबद्ध रहेर अठार सय दरबन्दी रहेकोमा त्यसलाई बढाएर छब्बिस सय पुर्याउने प्रवक्ता शर्माले बताउनु भएको छ त्यस्तै हिजोदेखि परीक्षण उडान सुरु गरेको चिनबाट नयाँ प्राप्त नयाँ जहाजले असार पन्ध्र गतेदेखि व्यावसायिक उडान सुरु गर्ने जनाएको छ आज ललितपुरमा भोटो देखाउने जात्रा मनाइँदैछ रातो मच्छन्द्रनाथको रथलाई जाउलाखेल पुर्याएपछि आज राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाउन लागि छ साँझ राष्ट्रपति डाक्टर रामवरण यादवसहितका उच्च सरकारी अधिकारी भोटो देखाउने जात्रामा सहभागी हुने बुझिएको छ रातो मच्छन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा मानिँदै आएको छ इजिप्टको एक अदालतले मुस्लिम ब्रदरहुडका एक सय तिरासीजना समर्थकलाई मृत्युदण्डको सजाय दिने आदेशमा पुनर्विचार नहुने जनाएको छ वकिलका अनुसार सन् दुई हजार तेह्रमा एक प्रहरी चौकीमा हमला गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको हो गत अप्रेल महिनामा एक न्यायाधीशले छ सय तिरासीजनालाई मृत्युदण्डको सजाय सुनाएका थिए जसको विश्वभर आलोचना पनि भएको थियो तीमध्ये केहीको सजायलाई पुनर्विचार गरिए पनि एक सय तिरासीजना विरुद्धको फैसलामा पुनर्विचार नगरिएको अधिकारीले बताएका छन् गत वर्षको जुलाईमा राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरी सेनाले राज्य सत्ता हातमा लिएपछि अहिलेसम्म मुस्लिम ब्रदरहुड पार्टीका थुप्रै कार्यकर्तालाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ र खेल समाचार विश्वकप फुटबलमा आज राति र भोलि बिहान पनि तीनवटा खेल हुनेछन् पहिलो खेल अन्तर्गत राति पाउने दस बजे बेल्जियम र रुस बीच खेल हुनेछ भने दोस्रो खेलमा राति पाउने एक बजे दक्षिण कोरिया र अल्जेरिया बीच खेल हुँदा भोलि बिहान पाउने चार बजे भने पोर्चुगल र अमेरिका आम्ने सामने हुनेछन् हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भएँ नमस्कार यस अर्पण साथ साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै का साथ आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट जानकारी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी मात्र र प्लस गर्न पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हार्ड